कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष श्रृंखला अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण छ प्राविधिक मित्र शशीन्द्र गौतम नेपथ्यका सहाय सफल काफ्लेका साथमा यो प्रस्तुता प्रकाश सायमीको आज डिसेम्बरको एघार तारीक विश्व प्रसिद्ध अभिनेता दिलीप कुमारको जन्मदिन र त्यसै गरिकन बीसौं शताब्दीका अन्तिम विचारक दार्शनिक चिन्तक ओशोको पनि जन्मदिन काठमाडौँको नागार्जुनको तपोवनमा ओशोको जन्मोत्सव एक साहित्यिक वातावरणमा मनाइयो श्रष्टा शारदा शर्मा त्यसै गरिकन उद्यमी उपेन्द्र महतो र राजनीतिज्ञ नारायण काजी श्रेष्ठले ओशोका जीवनीमाथि प्रकाश पारे आजको कार्यक्रमको शुभारम्भ गर्दछौ गत सोमबार प्रसारित साइकल श्रृंखलाका बारेमा गत सोमबार साइकल चढ़ने श्रष्टाहरूका कुरा गरेका थियौं विशेष गरेर कृष्णमान श्रेष्ठ र ज्ञान बहादुरका गीत त बजाउन पाएनौं तर उहाँहरूको नाम बारम्बार उल्लेख गर्यौं यहाँ एकजना प्रिय श्रोता लेख्नुहुन्छ सन्तोष कुमार ढकाल दाई ज्ञानबहादुर सर मेरो स्कूलको म्युजिक टीचर हुनुहुन्थ्यो उहाँ स्कूल साइकलमा नै आउनुहुन्थ्यो हामी उहाँसँगै पहाड़ै बसी हामी पहाड़ी बासी पहाड़ी बासी भएनौ कहिले लेख र बेसी त्यो गीत सुन्न पाए कृतज्ञ हुने थिए योभन्दा अगाडि मैले स्वर सम्राटको बारेमा शेयर गरेको इन्फर्मेशन पनि प्राप्त भयो होला भनेर लेख्नुहुन्छ उहाँले स्वर सम्राट बारेमा मंगिर उन्नाइसका लागि पठाउनु भएको लामो पत्रको अंश पनि आज वाचन गर्नेछौ कार्यक्रमको शुभारम्भमै उज्यालो नाइन्टी नेटवर्क मार्फत यहाँले यो कार्यक्रम सुन्दै हुनुहुन्छ सवा नौदेखि दस बजेसम्म अजर अमर गीतहरू हरेक आइतबार सोमबार र बिहिबार आजको बिहिबारको श्रृंखला यहाँले काठमाण्डु बाहिर पाल्पाको श्रीनगर एफएम त्यसै गरिकन धादिङमा रेडियो धादिङ सुर्खेतमा रेडियो भेरी एफएम अन्ठानब्बे थोप्लो छ र एक सय दुई थोप्लो सातमा धनकुटामा रेडियो मकालु रूपन्देहीमा रेडियो मलमला सुर्खेतमा बुलबुले एफएम चितवनमा रेडियो माडी त्यसै गरिकन बाजुरामा रेडियो पौरखी मकवानपुरमा हेटौँडा एफएम चितवनमै रेडियो चितवन चितवनमै रेडियो चितवन त्यसै गरी पर्सामा रेडियो नारायणी एफएम चितवनमै सिनर्जी एफएम बुटोलमा खस्यौली एफएम नुवाकोटमा नुवाकोट एफएम र खोटाङमा हलेसी एफएम सभामा खाँदबारी एफएम पोखरामा रेडियो तरंगमा यहाँले बीप कार्यक्रम सुन्न सक्नुहुनेछ आज स्वर सम्राट नारायण गोपालको स्मृतिमा चितवनको नारायणी कला मन्दिरमा भव्य सांगीतिक कार्यक्रम भइरहेको छ यसको लागि पनि हामी बधाई ज्ञापन गर्न चाहन्छौ आजको कार्यक्रमको पहिलो गीत शुरू गर्न चाहन्छौं गत हप्ता हामीले स्वास्थ्य लाभको कामना गरेकी गायिका तारा थापाको स्वरबाट तारा थापाले गोपालञ्जनको संगीत र नगेन्द्र थापाको शब्दमा गाएको यो अन्तिम गीत यसपछि तारा थापा र गोपालञ्जनको लामो समय अनबन भएका कारणले तारा थापाले गोपालञ्जनका कुनै पनि गीत गाउन पाइनन् तारा थापाको यो गीतलाई डाक्टर छत्रा मातेले आफ्नो चयन बनाउनु भएको छ त्यसै गरिकन यो कार्यक्रम जलविनायक चल्ती फाँटबाट उत्तम माली उत्तम राई र शर्मिला राई सुन्दै हुनुहुन्छ भने पोखराबाट दुर्गा शाहले कामनाको सफलताको कामना गर्नुभएको छ र हामीलाई राजेश्वर उदयजीले पत्रको सानो अंश लेख्नुभएको छ उहाँ पहिले चाहनुहुन्थ्यो पाल्पामा यो कार्यक्रम पाल्पाकै एफएमबाट सुन्न पाइयोस् भनेर उहाँको इच्छा पूरा भएको छ पाल्पामा अहिले श्रीनगर एफएमबाट यो कार्यक्रम सुन्न सकिने भएको छ राजेश्वर उदय लेख्नुहुन्छ आज बृहस्पतिबार उज्यालो नाइन्टी नेटवर्क मार्फत प्रकाश आइमी दाजुको सुन्दर प्रस्तुतिका साथ स्वर्णिम युगको कालोजय गीतहरूको श्रृंखला अबको करिब तीस मिनटपछि सुन्ने अवसर धेरै दिनपछि पाउँदैछु जस्तो लागेको छ आज जुनसुकै गीत र गीतहरूसँग सम्बन्धित थाहा नभएका प्राय चर्चामा नरहेका दुर्लभ जानकारीहरू पनि सुन्न पाइने यस्तो कार्यक्रम सुन्न पनि पर्खेर बस्ने मन लाग्ने मलाई मात्र होइन देशभित्र मात्र होइन विश्वको कुनै पनि कुरामा रहेका नेपालीहरू सबै कुरा छोडेर पर्खेरका हुन्छन् भनेर उहाँ लेख्नुहुन्छ त्यसै गरिकन हाम्रा अर्का मित्रले पनि पत्र लेख्नु भएको छ उहाँ दिनेश राउत आफ्नो जन्मभूमि नेपाल फर्कने क्रममा विमानस्थलमा विमानसँगै अजरामर गीतहरूको प्रतीक्षा गरिरहेको छु अर्को श्रृंखला आफ्नै घरमा त्यो पुरानो फिलिप्स रेडियोमा सुन्नेछु अझ रमल गीतहरू भनेर उहाँले आठ बजेर छब्बीस मिनटमा यो आफ्नो सन्देश लेख्नुभएको छ भने हामीले कार्यक्रमको शुरूआतमा तारादेवीको स्वरमा यो गीत बजायौं तारादेवीको यो गीत रेडियो नेपालमा रेकर्ड हुँदै गर्दा उनको भोलिपल्ट पाकिस्तानको लागि एउटा फ्लाइटको तयारी थियो र सांस्कृतिक कार्यक्रममा जानुपर्ने हतारो थियो गोपालञ्जन त्यति सन्तोष थिएनन् गीत रेकर्डिङबाट र यही गीतपछि दुईको बीचमा तनाव पैदा भयो र यो गीत नै तारादेवी गोपालञ्जनको अन्तिम गीत हुन पुग्यो नेपाली संगीत आकाशमा यस्ता धेरै क्रमहरूमध्ये सामान्य आर्थिक कारण सामान्य समय र सामान्य स्थितिका कारणले पनि गायक संगीतकारका बीचमा कम्युनिकेशन ग्याप भएका छन् गोपाल इन्जन जस्तै प्रतिभाशाली संगीतकार अर्का हुन् दीपक जंगम दीपक जंगमले नेपाल प्रज्ञा प्रस्थानमा कार्यरत हुँदा नाटकमा गीत गाए फर्केर हेर्दा जय देख्छौ तिमी कसैलाई नभन सत्यमोहन जोशीको अत्यन्त लोकप्रिय नाटकमा गाइएको पार्श्व गीत थियो सत्यमोहन जोशी नेपालका एक शताब्दी पुरूष र नेशनल म्युजियमको रूपमा सम्मानित व्यक्तित्व हुनुहुन्छ उहाँ अस्वस्थ हुनुभएको छ उहाँको स्वास्थ्य लाभको कामना पनि गर्दछौ सत्यमोहन जोशीको नाटक फर्केर हेर्दा त्यसै गरिकन नेपाली फिल्महरूमा पनि संगीतबद्ध संगीतकारका रूपमा निबद्ध भइसकेका दीपक जंगमको गायन रचना अभिनय क्षमतालाई नेपाली जनसमाजले निकै सत्कार गरेको छ आज दीपक जंगमकै स्वर र संगीतमा श्रीपुरूष श्री प्रकाश श्री श्री प्रकाश राणाको शब्दको यो गीत आखा दिबोलाई दिने आखा आखा दिलोलाई दिने आखा कहिले मुस्काइदिने कहिले रिसाइदिने प्रभी भित्र भित्रै कहिले शर्माइदिने आखा रहस्यमय आखा आखा তুমি कैसे स्नेहमयी आँखा कहिले मुस्काइदिने कहिले रिसाइदिने परेली भित्र भित्रै कहिले शर्माइदिने आँखा रहस्यमय आँखा Yala peak college of business management Gairi गाउँ र धापासी चौकी काठमाडौँ लिङ्कन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त यस Yala peak college of business म्यानेजमेन्टमा बिएचएम र एमबीए कोर्समा अध्ययन गर्नका लागि छिट्टै सम्पर्क गर्नुहोला थप जानकारीका लागि Yala peak college of business management Gairi Gairigaun Kathmandu phone शून्य एक चार एघार बाइस छपन्न चार एघार बाइस छपन्न धापासी चौकी शून्य एक त्रिचालिस एकासी शून्य शून्य पाँच त्रिचालिस एकासी शून्य शून्य पाँच करोड़ौं मानिसले विश्वास गर्ने पचास वर्ष वर्षभन्दा लामो इतिहास बोकेको विश्वभरि रुचाइएको अमेरिकन लाइसेन्स अन्तर्गत तातो र चिसो पानीको लागि उत्पादित नेपालको एक मात्र plumbing brand marble Floguard plus hundred percent leak proof खिएर ल्याउन लाग्ने पिउने पानीको लागि शत प्रतिशत सुरक्षित तपाईँ र मार्बलको साथ हुनेछ हामी दुईको साथ जस्तै साथै ड्रेनेज सिस्टमको लागि lead free marble eco drain marble साथ जीवनभरको मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर चौवालिस अठाइस दुई सय बयालिस चौवालिस अठाइस दुई सय बयालिस कम यु विल श्रुति सम्वेग श्रुति सम्वेग श्रुति सम्वेग नेपाली गद्य साहित्यको वाचन प्रस्तुति अरेबिल्लाको उर्मिला पढिरहँदा म आफ्नो बाल्यकालका दिनहरू सम्झिरहेको छु त्यति रेखा त छैन तर अक्रमबद्ध स्मृतिका कथाहरू बिस्तारै उठ्छन् र मनको चित्रपटमा आफ्नो मूर्ता मूर्त रङ कोरिदिन्छ विभिन्न कथा उपन्यास निबन्ध लगायत लोकप्रिय पुस्तकहरूको वाचन रेडियो कार्यक्रम श्रुति सम्वेग सायद त्यसभन्दा दुःखद सम्झना अहिलेसम्म मेरो जीवनमा अर्को छैन कपाङ्गान तेस्रो साँझ पुगिएको थियो र सान्ताक्रुज पहाड पहिलो रङमा सजिएकी थिए अनि नजिकै उभिएको सलोका सुख पहाड सान्ताक्रुजसँग बिछट्टै जिस्किरहेको थियो मेरो जोनाथन भन्दा पनि बढी हरेक मंगलबार र शुक्रबार राति सभा नौ बजे उज्यालो नाइन्टी नेटवर्कबाट देशभरिका विभिन्न एफएमहरूमा एकैसाथ श्रुति सम्वेग श्रुति संवेग श्रुति संवेग श्रुति संवेग सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको यो श्रृंखलामा पुनः यहाँलाई स्वागत छ प्राविधिक मित्र सशिन्द्र गौतमका साथ यो प्रस्तोता प्रकाश साइमीको यो प्रचार सामग्री भन्दा अगाडि यहाँले सुन्नुभयो संगीतकार गायक दीपक जंगमको स्वरमा त्यो समय त्यो नवीन शैलीमा संगीतबद्ध गरिएको आँखा बोलको त्यो गीत नेपाली संगीतकारहरूले नेपाली संगीतमा विशेष गरेर बीस र तीसको दशकमा प्रशस्त प्रयोग गरेको पाइन्छ अनुभव र अनुभूतिका आधारमा त्यति बेला संगीतकारहरूले नयाँ नयाँ ढाँचा नयाँ विचार र नयाँ प्रविधिहरूलाई नेपाली संगीतमा प्रविष्टिकरण दिएको देखिन्छ तर स्वीकार र अस्वीकारको दोसादमा त्यति बेलाको एउटै मात्र रेडियो नेपाल एउटै शैलीको सेन्सरसिपका कारणले वा सरकारी हेजिमोनीका कारणले धेरै गीतहरू नेपथ्यमा हराएका पनि छन् तर नेपाली संगीतमा शिवशंकर मानन्दर जसलाई शिवशंकरका नामबाट हामी चिन्दछौ नेपाली चलचित्रका प्रथम रूपमा पनि चिन्छौं शिवशंकरले धेरै यस्ता गीतहरू तयार पार्नु भएको छ जसमा गीतमा प्रश्न र उत्तर दुवै समावेश भएका छन् प्राय त्यस्ता प्रत्युत्तर गीत लेख्ने उहाँका विशेष गीतकार थिए किरण खरेल पहिले त्यही गीतमा सोधिन्थ्यो के हो तिम्रो नाउँ र अर्को महिलाको स्वरमा फेरि अर्को गीत बन्थ्यो हिमालयको काखमा छ सानो मेरो गाउँ पार्वती हो मेरो नाउँ यसरी धेरै गीतमा किरण खरेलले नै प्रश्न उत्तर लेखेका छन् सागर हो स्वास्नी मान्छे मानिरत्नको स्वरमा रेकर्ड हुन्थ्यो र तारादेवीको स्वरमा लहर हो लोग्नी मान्छे भन्ने गुन्जिन्थ्यो यसरी शुरू भएको पहिलो गीत थियो शिवशंकरको संगीत र स्वरमा किरण खरेलको शब्दमा यो गीत के हो तिम्रो नाउँ के हो तिम्रो नाउँ बताऊ के हो तिम्रो नाउँ कहाँ तिम्रो गाउँ देखाऊ कहाँ तिम्रो गाउँ के हो तिम्रो नाउँ मिठो मुस्कान तिम्रो मेरो गीतको धुन भन्दा क्या मिठो मुस्कान तिम्रो मेरो गीतको धुन भन्दा क्या रसिलो रूप तिम्रो यो शरदको जुन भन्दा के हो तिम्रो नाउँ कल्पना यो साँच्चै होइन छैन मागी तिने किराको कल्पना यो साँच्चै होइन छैन म गीत लेखिरहेको तिम्रो कालो केशभित्र है स्वर्ग नै छ देखिरहेको के हो तिम्रो नाउँ लोलाई नराख दिनमै रात पर्दिनेछ दिन जर लोलाई नराख दिनमै रात पर्दिनेछ तिमीले चुम्बन गरेमा है फुलले बात छर्दिनेछ के हो तिम्रो नाउँ बताऊ के हो तिम्रो नाउँ कहाँ तिम्रो गाउँ देखाऊ कहाँ तिम्रो गाउँ के हो तिम्रो नाउँ शिवशंकरकै संगीतमा तारादेवीको स्वर गीतकार किरण खरेलको शब्दमा के हो तिम्रो नाउँ गीतको प्रत्युत्तर बीस साले नेपाली संगीतको योगदानको एउटा अमूल्य पक्ष हो प्रत्युत्तर गीत पनि पुष्प नेपालीले फर्क हे फर्क नेपाली यताबाट गाएपछि अगम सिंह गिरीको जवाब आउँछ नजाऊ फर्की नेपाल उठेर भन्छ देउराली हामीलाई माया लाग्छ हाम्रै पाखा चियाबारी जनकवि धर्मराज थापाको यताबाट गीत जान्छ नेपालीले माया मार्यो बरीलाई जन्मेको देशलाई त्यो आफ्नो भेषलाई उताबाट अम्बर गुरूङको जवाफ आउँछ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको छैन र कहाँ पहाड़ी फूल काँडाको माझ हाँसेको यस किसिमका गीतहरूको श्रृंखला नेपाल र भारतीय नेपालीका बीचमा बीस सालदेखि नै चल्दै आएको र बीस सालकै हाराहारीमा दार्जीलिङभित्रै पनि उकुस मुकुसमा यस्ता गीतहरू बनेका छन् अम्बर गुरूङले पहाड़ सुक्यो सुक्यो जस्तो लाग्छ गाएपछि उनकै शिष्य गोपाल योञ्जन र नारायण गोपालको युगल स्वरमा पहाड़ सुकेको छैन है बस्ती सुकेको छैन है भनिदिनु भन्ने गीत जन्मिएको छ यस किसिमका धेरै कामहरू संगीतका सत्कार्यहरू नेपाली संगीतमा बीसको दशकमा प्रशस्त भएको थियो भने तीसमा त्यसका केही स्वर्ण लिपिहरू मात्र तयार भएका थिए र चालिसमा त्यसको परिणाम घोषणा भएको मान्न सकिन्छ बीसको दशकमा शास्त्रीय संगीतको प्रशस्त ज्ञान लिएर आएका संगीतकार हुतराज शर्माले त्यति बेलाका मुक्तक लेखनमा अति सक्रिय कवि यादव खरेलको शब्दमा संगीत गरेर गायकका रूपमा स्वर परीक्षा दिएर उत्तीर्ण भएका मदन कृष्ण श्रेष्ठलाई यो गीतमा स्वरबद्ध गरेका छन् संगीतकार हुतराज शर्माले मेरो अनुहार हेर्ने ऐना आज मैले छोडी छोडिदिएँ देखि तिम्रो सपना देख्न मैले छोड़ी छोडिदिएँ तिम्रो अनुहार हेर्ने ऐना आज मैले छोडी छोडिदिएँ हाम्रो बिचको सारा बन्धन अबदेखि बिर्सिदेऊ हाम्रो माया पश्चातापको आँसु बिच बगाइदेऊ आँसु बिच बगाइदेऊ मेरो कुनै चिनो भए आगो बाल जलाइदेऊ तिम्रो अनुहार हेर्ने ऐना आज मैले छोडिदिएँ हाम्रो चिना जाने थियो भन्ने कुरा बिर्सिदेऊ एकान्तका कुरा कानी अब सारा बिर्सिदेऊ हाम्रो वाचा आडम तिम्रो अनुहार हेर्ने ऐना आज मैले छोडिदिएँ देखि तिम्रो सपना देख्न मैले दिए तिम्रो अनुहार हेर्ने ऐना आज संगीतकार ज्ञान बहादुरको संगीतमा विश्ववल्लभको शब्दमा पहिलो गीत गाएर रेड नेपालमा प्रवेश गरेका मदन कृष्ण श्रेष्ठ पछि विनाश रोगले ग्रस्त भएपछि गायन छोडेर हाँस्य अभिनेत्र लागे र विशेष गरेर कृषि सूचना शाखाका हाँस्य नाटकहरू र रेड नेपालले तत्कालीन अवस्थामा प्रसारण गर्ने रसरंग कार्यक्रम मार्फत मदन कृष्ण श्रेष्ठ रंगमंचमा उत्रे र विशेष गरेर नारायण गोपाल राष्ट्रिय नाचघरका महाप्रबन्धक भएका बेला मञ्चन भएको हरिप्रसाद रिमालको नाटक क्रसमा टाङ्गेको जिन्दगीबाट मदन कृष्णले रंगमंचमा कम ब्याक गरे भने नेपाल राष्ट्र बैंकको स्वर्ण महोत्सवका बेला आयोजित प्रहसनको प्रस्तुतिमा हरिवंश आचार्यसँग सहबद्ध भएर मह नामबाट यी दुईले बैंकेश्वर प्रहसन देखाएपछि मदन कृष्ण श्रेष्ठ सम्पूर्णत हास्य कलाकारको रूपमा सक्रिय भएर धेरै पछि मात्र उनले चलचित्र केगर केटेरामा हे नगत नारायण भन्ने बोलको गीतबाट फेरि गायनमा पुनरागमन गरे र मदन कृष्ण श्रेष्ठलाई हामी अहिले पनि गायनमा सुन्न पाउँछौ शिवशंकरको आवाजमा कहाँ तिम्रो घर गीतमा प्रश्न अनि हिमालको काखमा छ पार्वती मेरो नाउँ तारादेवीको कर्णप्रिय स्वरमा उत्तरको गीत त्यो पनि पुरानो मौलिक स्वादमा सुन्ने अवसर धेरै समयपछि पाए आजभोलि यस्तो स्वर्णिम गीत कहाँ सुन्न पाउनु धन्यवाद छ अझ रमर गीतहरू र प्रकाश प्रकाश दाजु तथा सशिन्द्र गौतमजी मेरा प्राविधिक मित्रलाई पनि राजेश्वर उदयजीले कृतज्ञता ज्ञापन गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद त्रिलोचन सुवेदी लेख्नुहुन्छ साइकलको इतिहाससँगै अजर अमर गीत सुन्दै आँखा यी रहस्यमय आँखा कहिले मुस्कुराइदिने कहिले लजाइदिने यी आँखा त्रिलोचन सुवेदी किर्तिपुरबाट गुप्ता तमुले अमर गुरूङको एउटा गीतलाई चयन गर्नुभएको छ कारणवश आज हामीसँग अमर गुरूङको गीत रहेन सूर्य चापागाईले दुर्लभ गीत संगीत सुन्न पाइने यस कार्यक्रमप्रति आभारी छु भन्नुभएको छ नारायण गोपाल संग्स नामक एउटा यो फेसबुकमा शरण प्रधानको जवन गयो वैंशता गएन लैले सुन्न पाए नसुनेको धेरै भएछ भन्नुभएको लेख्नुभएको छ सौरभ श्रेष्ठले पनि this program is gift for all of music lovers and musicians respected Nepali musician and artist भनेर लेख्नुभएको छ चाम्स विजयजीले चलचित्र माइतीहरूको कुनै गीत भए बजाइदिनुहोला भन्नुभएको छ रमेश बहादुर पालले जो धेरा धरेलधुराबाट हुनुहुन्छ उहाँले यो सम्झिने मन छ नारायण गोपालको गीतलाई सम्झिनु भएको छ आज पनि नारायण गोपालको गीत चितवनको नारायणी कला मन्दिरमा गुन्जिरहेको छ नारायण गोपालको पुण्यतिथिको छैठौं दिनसम्म पनि उहाँको गीत संगीत गुन्जिरहेको छ भने आज ओसोको जन्मदिनको उपलक्ष्यमा तपोवनमा पनि नारायण गोपाल संगीत कोषका वाद्यवादकहरूले सांगीतिक धुन प्रस्तुत गरेका छनृ मुक्ति भण्डारी लेख्नुहुन्छ हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ अजर अमर गीतहरू सुन्दैछु मलाई अति मनपर्ने दार्शनिक ओशोको जन्मदिन परेको रहेछ जानकारीको लागि आभारी छु जय ओशो भनेर उहाँ लेख्नुहुन्छ उमेश सिगदेल प्रवेशजी लेख्नुहुन्छ मनमोहक गीत सुनाउनुभयो तारा थापाको साह्रै मन पर्यो रतन चन्द लेख्नुहुन्छ तारा थापा ज्यूको शुरूवाती गीत सँगै अजर अमर गीतहरू सुन्दैछु दाई साउदी अरबबाट भनेर लेख्नुहुन्छ मफसलका एफएमको विज्ञापनको कारणले कार्यक्रम पूरै सुन्न पाइँदैन अझ राम्रो गीतहरू सम्बन्धितको ध्यान जाओस् है भनेर उमेश सिगदेल प्रवेश लेख्नुहुन्छ फेरि रतन लेख्नुहुन्छ दाई आजको कार्यक्रम पनि उत्तिकै उत्कृष्ट होस् भन्ने कामना गर्दछु भनेर लेख्नुहुन्छ स्क्रिप्ट पिदुषले हजुरले कार्यक्रमको अन्त्यमा भन्ने भिचा भनेको के हो दाजु भनेर सोध्नुभएको छ नेपाल डायरीको आफ्नो टिप्पणी छ धेरै पछि आज फुर्सद पाएर सुने तपाईँको कार्यक्रम तपाईँको आवाज खै किन हो त्यति राम्रो लागेन मजा आएन भनेर लेख्नुभएको छ नेपाल डायरीजीले धन्यवाद म आवाजलाई मिठो बनाउने कोसिस गरिनु होला तर मेरो आवाजभन्दा मिठा गीतहरू सुन्न पाउनुहुन्छ तपाईँले यो कार्यक्रममा यसको लागि स्वागत छ दाहाल विनोदजी लेख्नुहुन्छ भर्खर काम सकेर हतार हतार रेडियो अनलाइनमा खोले केही बेर भए नै सुन्न पाएँ अझ र मलाई गीत भनेर लेख्नुहुन्छ जगन्नाथ मरासनीजीले खस्यौली एफएमबाट बुटवलमा यो कार्यक्रम सुन्दै गर्नुभएको जानकारी दिनुभएको छ अब आजको अजर अमर गीतको अर्को पाटोको चर्चा गर्नेछौ लोकलयका गीतहरूको नेपाली आधुनिक संगीतमा विशेष गरेर स्वर्णिम युगका गीतहरूमा धेरै संगीतकारहरूले लोकलय शैलीका गीतहरूमा पनि रचना गरेका छनृ अघि प्रसंग आएको शरण प्रधानको जवन गयो वैंशत गएन लैलै यसलाई लोकगीत भनिएको छ तर यो शरण प्रधानको मौलिक संगीतमा शरण प्रधान स्वयंले लेखेको शब्दको गीत हो र यो गीत यति लोकप्रिय भयो बाध्य भएर यसलाई पछि लोकगीत पनि भन्न थालियो त्यसै गरिकन गोपाल योञ्जनका कर्मयोजनका कैयन गीतहरूलाई लोकगीत भनिएको छ जसले लोकको मन जितेर नै सायद लोक लयका गीतहरू लोकगीतमा परिणत भए होला अब एउटा यस्तै गीत छ कर्मयोजनको संगीतमा ईश्वर बल्लभको रचनामा ईश्वर बल्लभले लेखेकी गीतमा कर्मञ्जनको संगीतमा यो युगल गीत कर्मञ्जन र दिलमाया खातीको गीतमा नाचेका कैयन स्कूलका नानीहरू अहिले ठूलो भइसके होला यस गीतमा झुमेका कैयन युवतीहरू अहिले हजुरआमा भइसके होला तर गीतले अझै पनि आफ्नो बहिँ छोडेको छैन कुमार सुब्बा र दिलमाया खातीको स्वर कविवर ईश्वर वल्लभको शब्द र कर्मयोञ्जनको संगीतमा दिलमाया खाती भर्खरै स्वर सम्राट नारायण गोपाल स्मृति सम्मानद्वारा गत मंगिर उन्नाइस गते शुक्रबारका दिन नारायण गोपाल संगीत कोषमा नारायण गोपालकै निवासमा सम्मानित हुनुभएको थियो श्रद्धेय संगीतकार गोपाल योजन र दिव्य खालिङको अमूल्य योगदानका साथमा यसका संगीतकार कर्मयोजन पनि सो दिन कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो यो हिउँदमा कर्मयोजन प्राय काठमाण्डु आउने गर्नुहुन्छ आजको कार्यक्रममा यस लोकशैलीका गीतको चर्चा गर्ने क्रममा गोपाल योजनलाई बिर्सन हामी सक्दैनौं गोपालञ्जन नवीन किशोर राईले धेरै बेथानी गीतहरूलाई नेपाली लोकलयमा परिणत गरेर आफ्नो रचनामा पनि तयार पारेका छन् नवीन किशोर राईको लेकाली परिवारको लागि तयार पारेको गीत सुन माइती राजै पनि त्यस्तै एउटा लोकलयको गीत हो भने असनको तोरिने पाल्पाको रायो यस्तै एउटा उदाहरणीय गीत मानिन्छ तर गोपालञ्जन र मेराणाले गाएको यो गीतलाई हामी अजर अमर गीतहरूको श्रृंखलामा भुल्नै सक्दैनौ प्रस्तुत छ भोक लाग्यो भने भात खाउला तिर्खामा लागे मै खाउला थकाइ लागे बसौला ए जाडोमा लागे मड्खाउला मा लागे कन्सीको पाखुरी समय लैजाउला हँसाउनेलाई हसाउँछ ए हँसाउनेलाई बैमानी देखे भगाउँछ तरुनी बहिनी हो च्याङमा यो गीतसँगै आजको अजर अमर गीतहरूबाट विदा लिने बेला भएको छ आज हामीलाई प्राप्त भएको जानकारी अनुसार उदयपुरको रेडियो त्रियुगा एक सय चार मेगाहरबाट पनि अजर अमर गीतहरू यहाँहरू सुन्न सक्नुहुनेछ यो थप थप नयाँ एफएमको जानकारी हामीलाई प्राप्त भएको छ पाल्पाको श्रीनगर एफएमबाट यहाँहरूले सुन्दै आउनु भएको छ भने बुटवलको खस्यौल एफएमबाट र चितवनको सिनर्जी एफएम र नारायणी एफएमले यहाँबाट सुनिरहनु रहनु भएको छ आजको कार्यक्रममा हामीले दुई शैलीका गीतहरूको चर्चा गर्यौं एक लोकलयका रचनाका गीतहरू र एक प्रत्युत्तर संगीतका गीतहरू र आगामी आइतबार सोमबार र बिहिबार पुनः हामी सवा नौ बजे हाजिर हुने नै छौं त्यसबेला थप केही नयाँ गीतहरू नयाँ रचनाका श्रृंखलाहरू र आगामी शनिबार संगीतकार चन्द्रराज शर्माको जन्मदिन परेको हुनाले आइतबार हामी उहाँका बारेमा केही विशेष चर्चा गर्नेछौ चन्द्रराज शर्माका बारेमा यहाँले जान्नुभएका कुरा केही छन् भने वा आफ्ना केही फरमाइसहरू छन् भने हामीलाई हाम्रो फेसबुक वा ट्वीटरमा आजभोलिदेखि नै उल्लेख गर्न सक्नुहुनेछ प्राविधिक मित्र सशिन्द्र गौतमका साथै नेपथ्यका सहयोगी सुफल सहित यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोला आगामी आइतबारसम्मको लागि कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज